Thank you. थिएन सहरमा सिमसिमे पानीले तिम्रो पछौरी भिजायो सिमसिमे पानीले तिम्रो पछौरी भिजायो मलाई देख्ने बित्तिकै नक्कली ना सुला कसोरी सुसिने पानीले तिम्रो पछौरी भिजायो सिमसिमे पानीले तिम्रो पछौरी भिजायो मलाई देख्ने त्यतिकै नक्कली नानीले किन हो जिस्कायो सुला कसोरी पानीले तिम्रो पछौरी भिजायो मलाई देख्ने बित्तिकै को पुल बनाओस् पानीले तिम्रो पछौरी भिजायो सिसिने पानीले तिम्रो पछौरी भिजायो मलाई देख्ने बित्तिकै नक्कली नानीले किन हो जिस्कायो सिमसिमे पानीले तिम्रो पछ्यौरी भिजायो सिमसिमे पानीले तिम्रो पछ्यौरी भिजायो मलाई देख्ने बित्तिकै नक्कली नानीले किन हो जिस्कायो मलाई देख्ने बित्तिकै नक्कली नानीले सानो म आफै खप्ने छु सुसिने पानीले तिम्रो पछौरी भिजायो सुसिने पानीले तिम्रो पछौरी भिजायो मलाई देख्ने बित्तिकै नक्कली नानीले सबै काप्ने छु सिमसिमे पानीले तिम्रो पछौरी भिजायो सिमसिमे पानीले तिम्रो पछौरी भिजायो मलाई देख्ने बित्तिकै नक्कली नानीले किन हो जिस्कायो मलाई देख्ने बित्तिकै नक्कली नानीले किन हो जिस्कायो खाजुर पहिलो नगरमा तिमी जति सुन्दरी मैले देखेन सहरमा प्रतिभाशाली कलाकार टङ्क प्रसाद जोशीको उत्कृष्ट लय र शब्द रचनामा पार्वती तिमल सिन्हाको प्रस्तुति लोकदोहोरी गीत सिमसिमे पानीले सिम टङ्क प्रसाद जोशी पार्वती तिमिल सिन्हाको समधुर आवाजमा सल्लाह र सुझावको लागि टङ्क प्रसाद जोशी फोन नम्बर अन्ठानब्बे अडचालिस बैसठी छयालिस तेह्र सर्वत्र बजारमा उपलब्ध छ